शून्य पचहत्तर र दीपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचारी पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसएल पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ multi multi learning academy math science र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने मल्टी मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan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 नवलपरासी नवलपरासीसहित देशभरका जिल्लाहरूको विभिन्न ठाउँमा धानको बिउमा पछिल्लो समय डडेलुको समस्या देखिएको छ यतिखेर धानको बिउ राख्ने समय हुँदा पनि किसानहरूले धानको बिउ राख्न नपाउँदा समस्या उत्पन्न भएको बताएका छन् रोपाईँको समय सुरु हुने दिन आउन केही समय बाँकी रहँदा यस्तो समस्या उत्पन्न भएको हो भएको बिउमा पनि डडुवा रोग लागेर बिउ मर्न थालेको छ लामो खडेरी र पानी नपरेका कारण जमिन तात्न गई बिउ डर्न गएको कृषि विशेषज्ञहरूले बताएका छन् गुल्मीको विकट अग्लुङ गाविस आठको नेपानेमा गैराती पहिरोले घर बगाउँदा एकै परिवारका सातजनाको मृत्यु भएको छ त्यही घरका अन्य दुईजना बेपत्ता भएका छन् मृत्यु हुनेमा घरमुली भविलाल कुँवर श्रीमती सेती कुँवर बुहारी सीता नाति चेतमान नातिनी बिन्दु भीमी र विपनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजकुमार लम्सालले जानकारी दिनुभएको छ छिमेकी एवं राप्रापा गुल्मीका अध्यक्ष भरत बहादुर चन्दका अनुसार त्यही घरका अरू दुईजना पनि बेपत्ता भएका छन् छन् घटनास्थल विकट गाविसमा रहेकाले इलाका प्रहरी पुर्कोट दहबाट बिहानै टोली हिँडे पनि पुग्न नसकेको प्रहरीले जनाएको छ सदरमुकाम तमघासबाट विकटमा पर्ने गाविसमा हिजोदेखि नै वर्षा भएको थियो उत्तरी प्युठानमा बाढीसहित आएको पहिरोमा परि तीनजनाको मृत्यु भएको छ एकजना बेपत्ता र अर्का एकजना घाइते भएका छन् थुङ गाविसको वडा नम्बर आठमा गैराती आएको पहिरोमा परेर एक्काइस वर्षीय आयुषा गिरी दस महिनाका आशिष गिरी चौन्न वर्षीय देवा भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख दीपक रेग्मीले बताउनु भएको छ बेपत्ता एकजनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ घटनास्थलतर्फ राहत सामग्रीसहित अहिले जान लागेको प्रमुख जिल्ला जिल्लाधिकारी रामबहादुर कुमुङले जानकारी दिनुभएको छ नेपाल प्रहरी नेपाली सेना र स्थानीय बासिन्दाले उद्धार कार्य जारी राखेको प्रजियले बताउनुभयो प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो स्वास्थ्य परीक्षण गराउनु भएको छ अमेरिकाको न्युयोर्क स्थित Memorial Sloan Kettering cancer centre पुगेर प्रधानमन्त्री कोइरालाले हिजो स्वास्थ्य परीक्षण गराए पनि परीक्षणको विस्तृत विवरण भने आज मात्रै आउने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ स्वास्थ्य परीक्षणको विस्तृत विवरण आएपछि मात्रै प्रधानमन्त्रीको फोक्सोमा देखिएको दाग बारेको रोग पत्ता लाग्ने बताइएको छ सात वर्ष अघि जिब्रोको क्यान्सरको शल्यक्रिया गराउनु भएका कोइराला हरेक वर्ष स्वास्थ्य चेक जाँचका लागि अमेरिका जाने गर्नुभएको भएको छ प्रधानमन्त्री कोइराला स्वास्थ्य उपचारका लागि सोमबार अमेरिका जानुभएको हो यस वर्षको मनसुन सुरु भएको छ मौसम बदली भएको र शुक्रबारदेखि अर्थात् आजदेखि मनसुन सुरु भएको मौसमविद वरुण पौडेलले जानकारी दिनुभएको छ झापा र विराटनगर क्षेत्रबाट मनसुन नेपाल प्रवेश गरेको छ यसको औपचारिक घोषणा बेलुकी गरिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ पानी पर्ने हिसाबले सुरुमा केही कमजोर जस्तो देखिए पनि आइतबार वा सोमबार पानी पर्ने महाशाखाको भनाइ छ पूर्वबाट प्रवेश गरेको मनसुन चार दिनभित्र पश्चिम नेपाल पुग्नेछ हिन्द महासागरमा उत्पत्ति हुने मनसुन बङ्गालको खाडी हुँदै पूर्वी क्षेत्रबाट भित्र नै गर्दछ सामान्यतया जुन दसको आसपासमा मनसुन सुरु हुने भए पनि यसपटक दस दिन ढिला भएको हो मनसुन ढिलो गरी सुरु हुँदा देशका धेरै ठाउँमा रोपाई प्रभावित भएको छ सिँचाइ नपुगेको ठाउँमा आकाशे पानीको भरमा मुख्य अन्नबाली धान रोप्नुपर्ने भएकाले मनसुन सुरु नहुँदा धेरै ठाउँमा रोपाई सुरु हुन सकेको छैन अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हाम्रो प्रश्न छ सरकार गठन भएको लामो समय बितिसक्दा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 प्रशोधन केन्द्रको धेरै क्षेत्र सेनाको नियन्त्रणमा आएको समाचारमा उल्लेख गरिएको छ अमेरिकाका राष्ट्रपति बराक ओबामाले विद्रोही विरूद्ध हवाई कार्यवाहीका लागि इराकी सरकारसँग आग्रह गरे लगत साथै सैन्य कार्यवाहीलाई तीव्र पारिएको हो प्रधानमन्त्री नुरी अल मलेकीको पार्टीका प्रवक्ताले अन्तर्राष्ट्रिय समुदायले आफूलाई एक्लो पारेको आरोप पनि लगाउनु भएको छ आक्रमण हुने खबर पाए लगतै झण्डै पन्ध्र हजार कामदारले प्रशोधन केन्द्र छाडेका थिए भने त्यहाँ रहेका झण्डै तीन कामदारलाई आज उद्धार गरिएको छ जापानले बाल यौन दुर्व्यवहारका तस्बिर वा भिडियो राख्न प्रतिबन्ध लगाएको छ बाल यौन दुर्व्यवहारलाई न्यूनीकरण गर्न भन्दै ल्याइएको नयाँ कानूनमा कसैले बाल यौन दुर्व्यवहारका तस्बिर वा भिडियो आफूसँग राखेको पाइएमा यस एक वर्षसम्मको जेल सजाय वा दस हजार डलरसम्म जरिवाना हुन सक्ने प्रावधान समेटिएको बिबिसीले जनाएको छ तर एनिमेसन वा कमिक आर्टको क्षेत्रमा भने यो प्रतिबन्ध लाग्ने छैन जापानमा पछिल्लो समय बाल यौन दुर्व्यवहारका घटनामा वृद्धि भएको छ गत वर्ष त्यहाँ सोह्र सय भन्दा बढी बाल यौन दुर्व्यवहारका घटना प्रहरीकोमा दर्ता भएकोमा धेरैजसो इन्टरनेटमा बाल दुर्व्यवहारका फोटो वा भिडियो किनबेचका घटना भएको थियो र अन्तमा खेल समाचार विश्वकप फुटबलमा ग्रुप अफ डेथ मानिएको समूह डीको खेलमा उरुग्वेले इङ्ल्यान्डलाई हराएको छ रुग्वेसँगको दुई एकको हारपछि इङ्ल्यान्डको अघिल्लो चरणमा पुग्ने झिनो गणितीय सम्भावना मात्रै कायम छ आफ्नो पहिलो खेलमा इटलीसँग हारेको इङ्ल्यान्डले यो विश्वकपमा उरुग्वेसँग दोस्रो हार बेहोरेको हो यही समूहमा आफ्नो पहिलो खेल जितेका इटली र कोस्टारिकाले आज राति खेल्ने भएका छन् यो खेल बराबरी नभई इङ्ल्यान्ड समूह चरणको अन्तिम खेलसम्म प्रतियोगितामा रहिरहन सक्छ इङ्ल्यान्ड विरुद्धको खेलमा उरुग्वेलाई जिताउन लुइस सुआजले एकले दुई गोल गरेका हुन् घुँडाको चोटका कारण एक महिनापछि मैदान फर्किएका सुवाजले तिरासी मिनटमा आफ्नो दोस्रो तथा निर्णायक गोल गरेका हुन् यसअघि सुवारोजले नै अडतिसौँ मिनटमा पहिलो गोल गर्दै उरुग्वेलाई अग्रता दिलाए पनि वाइन रोनीले पचहत्तरौँ मिनटमा बराबरी गोल फर्काएका थिए आफ्नो टिमलाई जिताउन नसके पनि इङ्ग्लिस स्ट्राइकर वाइन रोनीले उत्कृष्ट प्रदर्शन गरे विश्वकपका दस खेल खेल्ने क्रममा पहिलो गोल गरेका रोनीले उरुग्वे विरुद्ध तीन पटक गोल गर्ने स्थितिमा पुग्दा पनि त्यसलाई पूरा गर्न भने सकेन थिएनन् उरुग्वेका प्रशिक्षकको पहिलो खेलमा कोस्टारिका विरुद्ध सु सुआरेजलाई बेन्चमा राख्ने निर्णय गरेका थिए जुन खेलमा उरुग्वे तीन एकले पराजित भएको थियो यसैबीच कोलम्बिया विश्वकप फुटबलको नट आउट चरणमा प्रवेश गरेको छ समूह सीमा रहेको कोलम्बियाले गैराती भएको खेलमा आइवरी कोस्टलाई दुई एक गोल अन्तले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो खेलमा कोलम्बियाले चौसठी मिनटमा राड्रिगेजको गोलबाट अग्रता लिएको हो सत्तरी मिनटमा क्विन्टोजले गोल गर्दै अग्रतालाई दोब्र पारे तर तिहत्तरौँ मिनटमा गेभिनले गोल गर्दै आइभरी कोस्टलाई खेलमा फर्काउने सङ्केत दिए आइभरी कोस्टले खेलमा फर्काउने प्रयास गरे पनि कोलम्बिया कुनै मौका दिएन र खेल दुई एकले आफ्नो पक्षमा पार्यो आज बिहान भएको खेलमा जापान र ग्रिसले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको छ खेलमा ग्रिस दस खेलाडीमा सीमित भए पनि जापानले फाइदा उठाउन सकेन खराब फल गरेपछि अडतिसौँ मिनेटमा ग्रिसका कोन्साटिनले दोहोरो पहेँलो कार्डसँगै रातो कार्ड पाए बल पोजिसन जापानको राम्रो भए पनि मौकाको भने सदुपयोग गर्न सकेन ग्रिस र जापानको बराबरीमा कोलम्बिया दुई खेलबाट छ अङ्कका साथ समूह चरणको अन्तिम खेल नै अघि नै प्री क्वार्टर फाइनलमा पुगेको हो समूह सीबाट अन्तिम सोह्रमा पुग्ने सम्भावना तिनै टोलीको रहेको छ आइभरी कोस्टको समान खेलबाट तिन अङ्क छ भने जापान र ग्रिसको समान एक एक अङ्क रहेको छ बिहान दस बजेको अर्पण समाचारबाट बिदा हुनुअघि प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक गुल्मी जिल्लाको अग्लुङ गाविसमा पहिरोले पुर्याएर एकै घरका नौजनाको ज्यान गयो प्युठानको खुङ्गाटमा पहिरोमा परि तिनको मृत्यु दुई बेपत्ता संविधान सभाको उपनिर्वाचन हुने निर्वाचन क्षेत्रहरूमा मौन अवधि सुरु चुनाव प्रचार प्रसार गरेको पाइए कार्यवाही गर्ने निर्वाचन आयोगको भनाई इराकी सेनाद्वारा देशको ठूलो तेल प्रशोधन केन्द्रलाई विद्रोहीको नियन्त्रणबाट मुक्त गराउन कारवाही तीव्र जापानमा बाल दुर्व्यवहारका तस्विर वा भिडियो राख्न प्रतिबन्ध र उरुवेसँग हारेपछि इङ्ल्यान्ड धरापमा हस्तो बिहान दस बजेको अर्पण समाचार सकियो अनिता अर्याल विदा भए नमस्कार अर्पण समाचारको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचारी पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट का फिटिङ सामानहरू दक्ष प्लम्बर पेटरको व्यवस्थाका साथै का साथ आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ बिक्रेता मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा र साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने खैरानी नारायणी डेभलपमेन्ट माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर प्लस टू पछि MBBS BSc AG BE nursing एट इटिआई गएको वर्ष दुई हजार सत्तरीमा बिएससी एजी बिईमा नब्बे प्रतिशत पास प्लेसमेन्ट एवं बिएससी नर्सिङ एमबिबिएसमा शत प्रतिशत प्लेसमेन्ट गराउन सफल उपत्यका बाहिरकै उत्कृष्ट एवं पुरानो संस्था इटिआईमा e दुई हजार सालको ब्रिज कोर्समा भर्ना खुल्यो एसएलसी दिएर बसेकाहरूलाई साइन्स नर्सिङ एचए ब्रिज कोर्सको अन्तिम समूहमा भर्ना दिइँदैछ बोइज गर्ल्स होस्टेलको पनि सुविधा छ सम्पर्क एभरेस्टस इन्स्टिच्युट इटिआई रिस्ट एकाडेमीसँग सहकार्य चौबिस कोटी मौलाकालिका सँगै भरतपुर फोन नम्बर शून्य छप्पन्न पाँच एकतिस आठ सय नौ शाखाहरू टाढी चोक उद्योग वाणिज्य सङ्घ गेट अगाडि दियालो एग्रोभेट सँगै मोबाइल नम्बर अन्ठानब्बे चार पचास तेइस शून्य एकसठी कावासोती थाना चोक मोबाइल अन्ठानब्बे पाँच पचास सन्ताउन्न छ सय अठहत्तर के तपाईँ घर तथा अफिस निर्माण गर्दै हुनुहुन्छ यदि गर्दै हुनुहुन्छ भने तपाईँको घर तथा अफिसलाई आवश्यक पर्ने